स्वागत छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा उपस्थित भएका छौँ हजुरबाको साथ र आशीर्वाद लिएर म तपाईँको दिलको साथी राजन दिल गुरुङ सँगै हुनुहुन्छ हजुरबा पनि र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल हजुरबा खै बोल्न पनि अलिकता आलस्यता देखाइराख्नु भएको छ किन हो कुनै हजुरबाको शक्ति कहाँ गयो नि सोध्दैछु ल अब के गर्ने कान्छु यो काली ओह्राली हिँड्दा हिँड्दै थाकिँदो रहेछ एकैछिन यसो चौतारी आराम गरौँ भने चौतारीमा टुप्लुक्क आइपुग्यो हजुरबुवा पनि कि कसो हो नाति एकदमै सही हो कुरा हजुर भयो सही हो हेलो त नि नाता नातिनी हो टाढोको यात्रातिर हिँड्दै हुनुहुन्थ्यो होला यसो चौतारीतिर आउनुहोस् फोन लगाउनुहोस् है शून्य छप्पन्न पाँतिस अठी तिन सय बत्तिस अनि पाँतिस अठी तिन सय तेत्तिसको बाटो हुँदै आउनुहोस् रमाइलो कुराकानी अनि एकैछिन भए पनि रमाइलो गरौँ र रमाइलो सँगसँगै पुरस्कार पनि छँदैछन् क्यारे चौतारीमा होइन हो र पुरस्कारको व्यवस्था पनि छ यो चौतारीसम्म आएपछि हामी फेरि अर्को थाप्छौँ अर्को थाल्दाखेरि यो मिलाउने मेरो नाता नातिनीहरू सबै मध्येबाट चाहिँ एकजनालाई विजेता बनाउँछौँ विजेताले चाहिँ पाउनुहुन्छ मनोकामना फेन्सी स्टोर्सबाट एउटा आकर्षक पुरस्कार पुरस्कारको व्यवस्था गरेको छ मनोकामना फेन्सी स्टोरले जुन चाहिँ रत्ननगर दुई हाई स्कुल रोडमा रहेको छ यदि तपाईँलाई स्कुल बोर्डिङ स्कुलका जुत्ता चप्पल रेडिमेड कपडाहरू अनि विदेशमा स्वदेशमा बस्नेका जुत्ता चप्पल चाहिएको छ रेडिमेड कपडाहरू फेसन अनुसार कपडा चाहिएको छ भने एकपटक सम्झनै पर्ने नाम मनोकामना फेन्सी स्टोर प्रोपाइटर हुनुहुन्छ हाम्रै रमेश मनकाउने नाति सर चाहिँ तपाईँ जानुहोस् हाई स्कुल रोडमा मनकाउने फेन्सी स्टोर भनेर लेखेको एउटा ठुलो बोर्ड देख्न पाइन्छ त्यो बोर्ड टक्क चिनेपछि ओहो यो चाहिँ मनकाउने फेन्सी स्टोरहरू चाहिँ हजुरबाले टक्क भनेको भनेर चाहिँ सम्झनुहोस् त्यहाँ गएपछि तपाईँलाई जस्ट यस्तो भन्छ त्यस्तै जुत्ता चप्पल अनि फेसन अनुसारको कपडाहरू पनि पाइन्छ होइन कि कहाँ कसो नाति एकदमै सही हो कुरो हजुरबा अनि तपाईँलाई कहाँ होला के होला त्यहाँ जानुभन्दा फोन नम्बर छ कि छैन भनेर जान्नु मन लागेको छ भने फोन नम्बर पनि रहेको छ शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे यो दुईवटा नम्बरमा फोन गर्नु सर लाएर जानु यो गर्मीको बेला पनि हावा खानुहुन्थ्यो अलिअलि होइन कान्छु सर लाएर साइकल चढ्नुहोस् अथवा हिँडेरै जानुहोस् नभए कार कार लिएर जान्थेँ होइन क्या कार त फेरि महँगो पऱ्यो है अब कार लगेर जाँदाखेरि फेरि अप्ठ्यारो नपर्ने ठाउँ छ रहेछ भने तपाईँ जानुहोस् तपाईँसँग चाहिँ कारको व्यवस्था पनि छ भने नभए अब के गर्ने नेपालीको छोरो होइन सबैजना हिँडेरै जाने ल हामी धेरै कान्छौँ काठमाडौँसम्म पहिला पहिला यो भोटमा नुन लिन जान्थ्यौँ कि कान्छौँ ल हेर्नुहोस् त अब सात दिन हिँडेर जान्थ्यौँ हामी कम मजा हुन्थ्यो हेर अब खानेकुरा पनि सँगै बोक्ने होइन त्यहाँ गएर चाहिँ भोटमा गएर नुन किनेर ल्याउँदाखेरि कम मजा हुन्थ्यो हेर खान्थ्यो हामी त्यो बेलामा पैदल यात्रा हिँड्थ्यौँ हेर अहिले त के अरे यो हेलिकप्टर हो के भन्दो रहेछ पिलेन त पिलेन सबै कुरो छ नि हजुर भाइ त्यही त नि यो काठमाडौँमा हामी सात दिन नपुग्थ्यौँ अहिले पन्ध्र मिनटले पनि पुगेर कस्तो अचम्मको दिन आएको थियो हेर तरिका है यो अचम्मको समयहरू पनि आउँदैछन् पन्ध्र मिनटमा काठमाडौँ पुग्थ्यो अहिले पुग्छ अहिले हाम्रो पालामा त सात दिन हेर सात दिन भने त अब अहिलेको जमानाको मान्छेलाई सात वर्ष लाग्छ होला सायद है के होइन कान्छु ओ अब राजनाति एकदमै हाँस्नु मन लाग्यो जस्तो आज राजनाति पनि मसु मसु हाँस्दैछ नि हेर ल कस्तो सेतो दाँत देखायो सेतो होइन क्या हो चाँदी जस्तो देखायो देख्ने चाहिँ अब सुन पनि फलायो जस्तो लाग्यो कान्छुको दाँतमा अब आउनुहोस् फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम अर्पणको चौतारीसम्म आइपुग्नुहुन्छ अनि मिठो मिठो गीत पनि बज्छन् गाडी चौतारीमा हो नि हो नि अनि हजुरबा फिफा विश्वकप दुई हजार चौध भइराखेको छ हजुरबाले चाहिँ कुन चाहिँ टिम रोज्नु भएको छ कुन्ने अब मेरो चाहिँ ब्राजिल हो के भन्थ्यो क्या अरे गन्जी त ब्राजिलको लागि मैले त्यता नहेरेको अनि यस्तै ब्राजिल अर्जेन्टिना स्पेन जर्मन जहाँको जर्सी चाहिए पनि मन मनकाउनु फेन्सी स्टोर्समा पाइन्छ यो त्यही त मैले पनि भर्खरै लिएर आएको थिएँ है अनि मैले त्यति भन्न बिर्सिरहेको थिएँ मेरो नाति नातिनालाई ल सम्झनु है अब तपाईँलाई यो फिफाको के लुगा चाहिएको छ भने गन्जी चाहिएको गन्जी गन्जी भेस्ट भन्छ जे भने हुन्छ जर्सी जर्सी भन्नुहोस् न हजुर जर्सी जर्सी भने त गाई पनि हुन्थ्यो क्यारे जर्सी भने त गाई गोरु पनि हुन्थ्यो नि क्यारे त्यही भएर त्यो भने चाहिँ गाई गोरु भन्ने होइन लुगाको कुरा गरे हामीले चाहिँ गर्मीको महिना पनि छ तपाईँलाई जर्सीले शीतलता प्रदान पनि गर्छ सँगसँगै तपाईँलाई मन परेको टिमको जर्सी लगाउँदा आफूलाई एउटा छुट्टै अनुभूति अनुभव पनि हुन्छ अनि सुन कान्थ्यो हजुर भन्नुहोस् यो फिफाको कुरा गरिराख्दाखेरि एउटा यो खेलाडीले चाहिँ नेपालको झन्डा भएको एउटा भेट पनि लाएको थियो अरे कता कता मैले सुनेको यो सत्य हो कि होइन खै त्यो बारे जानकारी त मलाई त भएन हजुर जानकारी भएन है मैले चाहिँ कता कता सुने हो एकजना भाइले भन्दै हुनुहुन्थ्यो हेर्नुहोस् हजुरबा अब विदेशी भारतहरूले पनि नेपाललाई धेरै सपोर्ट गर्दो रहेछ यसो चौरमा चाहिँ फुटबल खेल्न निस्के निस्केको एउटा टिम त्यहाँ चाहिँ अब नाम मैले बिर्स्यो त्यो नातिले के नाम भन्दै थियो होइन अब सम्झ्यो भने म एकछिनपछि भन्छ है अनि त्यो नातिले चाहिँ हेर्नुहोस् अब यतापट्टि चाहिँ एउटा आफ्नो देशको झन्डा चाहिँ हाम्रो नेपालको झन्डा पनि त्यो भेषमा रहेछ कति धेरै माया गर्दो रहेछ आई लभ नेपाल भनेर लेखेको थियो हेरै हजुरबा भन्दै थियो कि त्यही भएर चाहिँ हेर नेपालीहरूको सानो यति ठुलो बढ्दै गयो हेर क्रिकेटबाट अनि अब फुटबलबाट पनि हामी मिलेर चाहिँ अगाडि बढ्नुपर्छ हो नि हजुर बा अब कुनै न कुनै दिन त हामीले पनि विश्वकप त खेल्नै पर्छ खेल्नै पर्थ्यो खेल्नु पऱ्यो म त खेल्छु भनेर आँटिरहेको छु अब तिमीहरू त अब भर्खरको जल्लो पल्लो मान्छे त खेल्नै पऱ्यो नि क्रिकेटमा खेलिसक्यो अब फुटबलमा पनि कुनै दिन त्यही त त्यही त नि अब यो टुर्नामेन्टहरू खेल्दैछन् क्या बिस्तारै बिस्तारै अगाडि बढ्ने एकैचोटि वाक्कै त माथि पुग्दैन हेर होइन बिस्तारै प्रयास गर्दै जाने अवश्य पनि एक दिन त हाम्रो नातिले पनि विश्वकपको यसो सुनको मेडल लिएर हजुरबाको अलिक ठुलो होला कि जस्तो छ हजुर तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीमा सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी अर्पणको चौतारी आउने गर्दछ हरेक साताको आइतबार एक बजेको अर्पण खबरपछि हामी कार्यक्रममा तपाईँसँग उखान टुक्काको खेल खेल्नेछौँ सँगसँगै रमाइलो कुराकानी पनि हुने गर्दछ कार्यक्रममा शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यो नम्बर हुँदै आउनुहोस् हामीसँग रमाइलो खेल उखान टुक्काको खेल खेल्नुहोस् तपाईँहरूमध्ये मध्ये एकजना सही जवाब दिनुहुने तपाईँमध्ये एकजनाले आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ यति बेला भने एउटा गीत गाउने हो हजुरबा तपाईँले हजुर आज बुढेसकालमा भयो भने गीत चाहिँ गाउने सोख एकदम बढी छ कि अब पहिला पहिला हामी हेर वनमा फुल्यो फुल्दै के के फुल्यो फुल्दै होइन यस्तो यस्तो गीतहरू गाउँथ्यौँ हो नि हेर अब फेरि म एउटै गीत गाउँछु है त साँच्चै भने फेरि तिमीलाई मन नपर्न सक्छ होइन गाइदिनुहोस् मलाई जस्तो गाए पनि मनपर्छ हजुर साथै हो ल उसो गाउँछु है त ल ल सन्नानीले झुक्यायो मलाई त्यो पछि त्यो पछि त मलाई के थाहा मलाई त्यो पछि चाहिँ अब रेडियोमा गीत बज्दैछ त्यो गीत सुन त्यो पछि टक्क आउँछ ल ल है सुनौ है त अनि सबै ठिक छ लु लाउरे पनि आयो चाडपर्व पनि आयो आज त माथि घरमा रोटी बस्नुपर्छ है अनि बहिनी मेरो छ नि उसलाई पनि बोलाउनु है अहिले मन लाग्यो किन आउँदैन नाच्न आइहाल्छ नि तिमी नाचेर देखाउ त पहिला तिमी नाचौ न ए नाच्दै न म नाच्दिउ हाम्रो पाल्टनमा यस्तै हो कस्तो लाग्यो नाच हर्छ हर्ष है छ लागि सुन हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिच्युट multi learning academy Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छपन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर अरे ओ जुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस् त भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा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 आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी मनोरञ्जन सबै तनाउ छाडी हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तीन सौ जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ को व्यवस्था महिला तथा ग्रुपमा का लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दु हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेंस हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष सांगीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कला कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी गरी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com यो हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि एकैछिनको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पणको चौतारीलाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगा हर्चमा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी हामी कार्यक्रममा राखेका छौँ तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर रमाइलो रमाइलो गीत सङ्गीत पनि बज्ने गर्छन् र कार्यक्रम अर्पणको चौतारीमा हामी रमाइलो कुराकानी सँगसँगै उखान टुक्काको रमाइलो खेल पनि खेल्ने गर्छौँ तपाईँ पनि रमाइलो खेल खेल्न चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नु छ र यो चौतारीसम्म आइसकेपछि उखान टुक्क टुप्लुक्क सोध्छौँ क्या अरे हजुरबाले होइन यो उखान टुक्क सोधिसकेपछि मिलाउने साथीहरू मेरो नाति नातिनाबाट चाहिँ एकजनालाई चाहिँ हामी पुरस्कारको व्यवस्था पनि गर्छौँ यति बेला भने कार्यक्रममा कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु त्यसैले बिचैमा हजुरबालाई रोकिएको हुनुहुन्छ स्वागत गर्नु पऱ्यो नि हजुरबा लौटनी हजुर नमस्कार हजुर नमस्कार लौतनी अब आवाजै सुन्न गाह्रो पर्यो हजुर नमस्कार नमस्कार लौतनी कहाँदेखि को बोल्नुभयो म देवघाटबाट सङ्गीता तामाङ देवघाटबाट सङ्गीता नातिनी हजुर खबर के छ कुन्नी सबै छ एकदम हाम्रो पनि ठिकठाक छ अनि यो फिफा भन्थ्यो के भन्थ्यो कान्छो फिफा वर्ल्ड कपको कुरो छोडौँ सङ्गीताजी हजुर के गर्नुहुन्छ आजभोलि म पढ्छु कुन लेभल कतिमा पढ्दै हुनुहुन्छ सेभेनमा पढ्दै हुनुहुन्छ है पढाइ कस्तो चलिरहेको छ पढाइ कस्तो चलिरहेको छ तपाईँको ठिकै छ है नातिनी अब उखान टुकतिर लागौँ है उसो भए पछाडिको भाग म भन्छु अगाडिको भाग चाहिँ हाम्रो नानीले भन्नुपर्छ है ल पछाडिको भाग छ औँसिन पुर्ने काना गोरुलाई औँसी नपुर्ने अन्तिम जवाब नातिनीको ल कम्प्युटरलाई सोधौँ है त सही जवाब ल ताली पड्किसकेको छ सङ्गीताजी विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार सङ्गीता तगाङ आउनुभएको थियो देवघाटबाट देवघाटदेखि चाहिँ सर हिँडेर यो चौतारीसम्म आइपुग्नु भएको थियो तपाईँ पनि यसरी नै चौतारीमा आएर मिठो कुराकानी सँगसँगै उखान टुक्कको रमाइलो खेल खेल्न चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै खुल्ला गइराखेका छौँ होइन नाति अनि तपाईँलाई पुरस्कारको व्यवस्था पनि गरेको छ माने गाउन फेन्सी स्टोरले यदि तपाईँलाई बोर्डिङ ट्यागिङ स्कुलका जुत्ता चप्पल रेडिमेड कपडाहरू फेसन अनुसारको कपडाहरू त्यसै गरी विदेशी नेपाली होइन सबै किसिमको रेडिमेड कपडाहरू चाहिएको छ भने मनका फेन्सी स्टोरलाई सम्झाउन सक्नुहुनेछ जर्सीको कुरो ए जर्सीको कुरा अनि यो फिफा वर्ल्ड कपको जुनसुकै होइन देशको ड्रेस चाहिएको छ भने पनि होइन कान्छो यो समर्थन टिमको चाहिँ ड्रेस चाहिएको छ भने पनि पाउँछन् क्या यो मनका फेन्सी स्टोरमा मैले चाहिँ ब्राजिलको लाएर आयो कान्छेले कुन लाग्यो मैले नि ब्राजिलकै लगाएको नि अब हजुरबाले ब्राजिलको लगाएपछि नातिले अरू लगाउने कुरै भएन त्यो त हो है दुई अब म के हट टु हट कनेक्सन भन्छ अरे कि इङ्ग्लिसमा है इङ्ग्लिसमा अलिक इङ्ग्लिस पनि बोल्छ कि फेरि अहिले जर्सी कनेक्ट कनेक्टिङ पिपुल भने अब भने एकदम एकदम अनि त्यसपछि मकालो फुटवेयर अनि त्यसपछि अर्को जुत्ता चप्पल पनि पाइन्छ क्या अरे कुन जुत्ता चप्पल भन्दाखेरिमा बिएफडिएर हिल सुज होइन स्काई सुज यस्तै यस्तै सुजहरू चाहिँ चाहिन्छ भने तपाईँ जान सक्नुहुन्छ अनि कोरियन थाइल्यान्ड जुत्ता चप्पल मात्र एक मात्र पाइने ठाउँ चाहिँ मनोकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै खुल्ला छ चौतारीसम्म आइपुग्नको निम्ति र तपाईँले हामीलाई सुनिराख्नु भएको छ दुईवटा माध्यमबाट कुन कुन माध्यम कान्छ ल भनिदेऊ उयो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट कार्यक्रम अर्पणको चौतारीलाई सुनिराख्नु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस् रमाइलो कुराकानी पनि हुन्छ होइन कान्छु अरे कान्छु सुन्न हजुर हजुर हजुर यो फुटबल खेल्न तिमीलाई आउँथ्यो आउँदैन भन्दै सोध्न लाग्दैन डिफेन्स पनि खेल्छु किपिङ पनि गर्छु म हरेक पोजिसनबाट खेल्छु उत्कृष्ट खेल्न नसके पनि राम्रो खेल्छु म हजुर उसो भए एउटा कुरो सोधौँ ल फेरि आएन भने फेरि हजुर अलिक कस्तो गाह्रो क्वेसन सोधे भने नि तपाईँले त्यस्तै अड्को हाल्नुहुन्छ जतिखेर पनि त्यो छिर्की हान्ने खाले हाल्नुहुन्छ ल साथै लु त्यो फुटबलले चाहिँ सदा यो फुटबल हान्ने बेलामा चाहिँ हुन्छ नि यो जुत्तामा चाहिँ गोटी बनाउँछ किनेर भन्छ ल फुटबल हान्ने बेला गोटी किन बनाउँछ फुटबल हान्ने जुत्तामा चाहिँ गोटी किन बनाउँछ भनेर नचिप्लोस् भनेर होला नि हजुर भाइ नचिप्लोस् भनेर होइन होला के होला त ल भन्नुहोस् त साथी हो तिमी तिमी भन्ने साथी हो र भनेको त्यस्तै त होला नि के होला त्यस्तै भन्नाले त्यस्तै भन्नाले यो सबभन्दा ताली पड्काउँछ राजले अब यहाँ हजुरबाको सही जग्गा के हो भनेर जान्नै बाँकी छ किन किन अरे हजुरबालाई भन्नुहोस् त त्यो नटिउलोस् भनेर होइन कि होइन त्यो त्यो चाहिँ फुटबल हान्ने बेला चाहिँ फुटबल चिप्लेर जाओस् भनेर बना होला कि चिप्लेर जाओस् भनेर त्यो अब खुट्टा चाहिँ नचिप्लोस् फुटबल मात्रै चिप्लेर जाओस् भनेर होला कि नत्र त फुटबलमा पनि गोटिहाल्दै हाल्थ्यो नि होइन त्यही त नि त्यही त नि नत्र फुटबलमा गोटिहाल्यो भने त गइहाल्थ्यो त्यही भएर जुत्तामा मात्रै गोटिहाल्यो राजले बल्ल कुरो बुझेछ बल्ल हाँस्दैछ त्यही त नि त्यही त नि अनि सुन्नु अर्को पनि सोधौँ यो फुटबलमा यो ट्र्यापिङहरू के भन्दै पनि हुन्छ नि है यो ट्र्यापिङ चाहिँ के ल भन्दै ट्र्यापिङ बल रोक्ने कि माथिबाट आएको गुडेर आएको बललाई चाहिँ ट्याक्क रोक्नेलाई चाहिँ त्यो भन्छ ए गुडेर आएको बललाई चाहिँ ट्र्यापिङ भन्छ रोक्नलाई हो मैले त त्यसरी बुझेन हेर कान्छु फेरि कसरी बुझ्छ त ल त्यो अब रोकिराखेको बललाई चाहिँ त्यो रोक्ने रोकिराखेको बललाई चाहिँ गुडाउनलाई चाहिँ ट्र्याकिङ भन्छ कि जस्तो लाग्छ त्यो नगरिकन गुडाउनै मिल्दैन हजुर मैले बोले साँच्चै सही हो हजुरमा त लास्टै खतरा क्या हाम्रो हजुर अर्को पनि सोधौँ ल त ल त साँच्चै यो फुटबललाई चाहिँ छ नि अनि सर लाएर चाहिँ गोल हान्ने लाग्ने बेला सर उडेर गोल समाउँछ बल बल समाउँछ नि किपरले त्यसले चाहिँ के भन्छ भन्दाखेरि खै मलाई त्यो चाहिँ थाहा भएन हजुर भर्खर मैले क्वेसनमा एन्सरै भने उडेर समाउँछ नि समाउँछ भन्दैछ लास्ट लास्ट आज हजुरबाले गर्दाखेरि अरू साथीहरूलाई लिन पनि पाइएको छैन होइन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको लाइन खुल्ला गरेका छौँ तर पनि खै उहाँहरूसँग कुराकानी हुन सकेको छैन राजको इसारा पाइरहेका छौँ यति बेला एउटा गाना सुन्नुपर्छ भनेर भन्नुभएको छ त्योभन्दा अगाडि म गाउँछु नि लो लो लो हजुरबाले गाउनु त गाउनु त है सानो डिम्बल बौकी छोरीले जिउ खायो सुनिरहेको छौ यो गीत जिउ खान्छ र भन्यो सुन गीत सुन अनि त्यसपछि खान्छ खान्छ थाहा हुन्छ ल ल ल नागी सत्र लागि चढ्दो उमेर रहेछ जिमल बाँकी कान्छी छोरी साह्रै राम्री भइछ मेरो पानी जिस्कने पानी है सानो राम्रो मोरीको ज्यान खाने मेरो पानी त्यसको नै बानी सानो रुपै राम्रो मोरीको ज्यान खाने लायो लायो मोहनी लायो है सानो जिम्वाल छ ないな है सानो जिम्बल बाउ छोरीले के के लायो लायो अब मनी लायो अरे के के लायो लायो नातिलाई यस्तो लायो कि लाएन खोइ थाहा भएन हेर नाति है अब पहिला चाहिँ हजुरबाबुमा चाहिँ मलाई मोनी लाएर चाहिँ ल्यायो भन्थे हजुरबा चाहिँ मैले मोनी लाएर होला यो हातमा म लाएको कुरो चाहिँ थाहा हजुरबा यो मोनी लायो भने चाहिँ के रहेछ मोनी लायो भनेको भर्खरै तिमी आफैले भन्यो मह लायो भनेर अनि त्यही हो नि कुरा म भनेको त मैले त्यो गुले हुन्छ नि त्यो भनेको के मौरीको मह हो मौरीको मह जस्तै चाहिँ हजुरआमालाई चाहिँ चक्क लाएर गुले पाएको भने कि ए ए ए गुलियो चाहिँ हजुरआमालाई एकदमै मन पर्दो रहेछ होइन अनि यो जेरी हो कि के हो भने पनि पाइन्छ हो त्यो लगाएर चाहिँ हजुरआमा लो अन्त हावा खानु पऱ्यो हेर यो खाइसकेपछि मुख मिठो हुन्छ अनि त्यो कुरामा सबैभन्दा सोझो चिज भनेको जेरी होइन हजुर सोझो सोझो हो कि बाङ्गो अब त्यो चारैतिर बाङ्गिया हुँदै त्यसलाई के सोझो भनेर त्यसलाई बाङ्गे भन्छ होला नि मान्छेहरूले अब भन्छन् नि त त कस्तो जेरी जस्तै सोझो रहेछ नि केटा भनेर म त के भने होला भनेपछि तिमीलाई जेरी त्यस्तो सोझो भन्यो होइन भने अरू साथीभाइहरूलाई भने ए ए भनेपछि अब अब आफैले बुझ्नु त्यो सोझो हो कि बाङ्गो कतिको सोझो रहेछ आफैले बुझ्नु भन्दैन <laughs> चाहिँ त्यहाँनिर छ अब चौतारी पनि हेरेर कान्छु घाम अब बिस्तारै बिस्तारै चर्किँदै पनि छ होइन यो छाता पनि अब बिस्तारै उगा ठुल्ठुलो बनाउँदै जानुपर्छ कि अब यो छाता कहिले घाम कहिले पानी त हुनै पर्यो नि त्यही त नि अब यो असार एक गते भइसक्यो पानी पर्न सकेन हेरेर कान्छु पन्ध्र गते फेरि खेत खेतमा जाने होला हाम्रो हजुर बा पोहोर त्यो खेतमा लडेको मलाई अझै पनि याद छ घाँटे अब याद त छ यसो त हजुर जान्न सक्छ जस्तो पनि भइरहेको छ नि खान्छु अहिलेबाट भिटामिन सिटामिन खाएर त एउटा हुँदैन भिटामिन अब त्यो बेला भिटामिन त खानु नपर्ला किन भन्नु खान्छौँ किन दही चिउरा खायो भने त्यो बेला हिँड्थ्यो बुझ्थ्यो भने दही चिउरा त त्यो दिनमा मात्र पो त्यही दिन नि अब त्यही दिनमा टन्न खायो भने त हिँड्नु सकेन त्यो दही चिउरा खानालाई खेतमा पुग्नै पर्छ खेतमा नपुगिकन दही चिउरा खाना खाएको खासै पनि महत्त्व पनि हुँदैन जमाना कहाँबाट कहाँ पुगिसक्यो अब यो खेतमा पुग्नु पर्छ एसएमएस गरेर खान्छौँ नि हामी अब जमाना हेरेर एकल फोनको भरमा कहाँ कहाँ पुग्छन् मान्छे होइन त्यही भएर एसएमएस गर्ने ल हजुर अब दही त्यो त मेरो घरमै ल्याइदिनु पऱ्यो अब हजुर गर्न सक्दैन मेरो नाति नाति ल अब घरमै ल्याइदियो त भने घरमै एसएमएसबाट आउँछ अब यसो गरौँ हजुरबा कार्यक्रमबाट छुट्यौँ चौताराबाट अहिले लागौँ हामी ए लाग्ने ल उसो भए उठ्नुपर्छ है ल छाताहरू मिलाएर खान्छ यो छाता म मिलाउँदै गर्छु तपाईँ यताउता गर्नु ल यो घाइते पनि भयो है अब यो घाइतेको पानी घरलाई चौतारामै राखिदिने ढाकेर राखिदिने ए साथी धर्म धर्म कर्म कमाउनु पर्ने थियो होइन अरू केही नगरेन पानी त है ल यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको सोता विजेता बन्न सफल हुनुभएको छ देवघाटबाट आउनुभएको थियो को नाति आउनु भएको थियो कान्छी सङ्गीता सङ्गीता नाति आउनु भएको थियो सङ्गीता तामाङ तपाईँहरूलाई बधाई छ तपाईँहरूले मनोकामना फ्रेन्च स्टोरको तर्फबाट एउटा आकर्षक पुरस्कार जित्नु भएको छ आफ्नो पुरस्कारको लागि आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित एक हप्ताभित्रमा रेडियो अर्पणको कार्यालयमा टाइममा सम्पर्क गर्नु होला भन्छु र एकपटक पुनः बधाई दिन चाहन्छौँ हाम्रो सङ्गीता नातिनीलाई भन्दै मनोकामना फेन्चिश्वरलाई पनि धेरै धेरै धन्यवाद छ पुरस्कारको व्यवस्था गरिदिनु भएको लागि र यतिन्जेल तपाईँले हामी दुवैजनालाई सबैजनालाई अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेटमा पनि सुन्नुभयो तपाईँ सबै सबैजनालाई धेरै धेरै धन्यवाद छ कार्यक्रमको अर्पणको चौतारीबाट अब भने उठ्नुपर्छ र फेरि पनि तपाईँहरूलाई सुनेर साथ दिनुभयो धन्यवाद भन्दै अनि अनि अनि अनि राजलाई पनि धन्यवाद भन्दै कार्यक्रम अर्पणको चौतारीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म हजुरबा पृष्ठभूमि बोलिराखेको यो गीतलाई छोड्दै बिदा हुन्छौँ हवस् त नमस्कार छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाईँ हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर अनिल कुमार सिंह डङ्गोल यही असार दुई गते सोमबार दिउँसो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 2009-2010 Bike of the Year Award प्राप्त अपासी आरटिआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी प्लस टू पछि MBBS BSc AG BE nursing at ITI गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिसको